नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकुट खबरमा प्राविधिक मित्र निराजन बकालेसँगै खबर कक्षबाट शर्मिला रोकाको हार्दिक स्वागत छ गलकुत खबर एफएम बिहानको एक सय दुई थोप्लो चारमै घरसँग इन्टरनेट अनलाइनमा W W W dot Galkot FM र मोबाइल एप गलकुत एफएम मार्फत संसारभरकै साथ सुन्न सकिन्छ गलकुत खबरको सुरुवातमा मुख्य मुख्य खबरका शीर्षकहरू नेपाल पत्रकार महासङ्घ बागलुङ शाखामा टिका धन क्रियाशील पत्रकारिता पुरस्कार स्थापना शेरबारे प्राथमिक विद्यालयमा चौबिसजना दलित बालबालिकाले पोसाक वितरण ताराखोलामा विषयवस्तु सामुदायिक पशु सहायक तह एकको पैँसठी दिलिम ता पैँसठी दिने तालिम आजबाट सुरु बागलुङमा पूर्वाधार तथा सुशासन सम्बन्धी एक दिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न र अझै हुन सकेन बागलुङ बजारको ढल निकास गाउँले बिउताएको काठीखोलाको सरस्वती प्राथमिक विद्यालय ओ दाई दाई दुली त भागिनी हेर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 वडा नम्बर नौ मलमा छिसकिए चौरानब्बे वर्षीय धनकला र सन्तति धनकला र सन्ततिले नेपाल पत्रकार महासङ्घ बागलुङ शाखामा टिका धन क्रियाशील पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको छ जिल्लामा सक्रिय एकजना पत्रकारले वर्षेनी पुरस्कृत गर्ने उद्देश्यले शाखामा रु एक लाख बराबरको पुरस्कार कोष खडा गरिएको खरेलका कान्छा छोरा मित्र खरेलले जानकारी दिनुभयो गलकुट पत्रकार समाजका अध्यक्ष समेत रहनुभएका उहाँले कोषबाट मिलाउने बाजबाट पुरस्कार प्रदान गरिने भयो आमाले ज्येष्ठ नागरिक भत्ता बापत पाएको रकम पुरस्कार कोषमा जम्मा गर्नु भएको छ परिवारको तर्फबाट पनि सहयोग थपिएको छ मित्रले भन्नुभयो दिवंगत बुबाको पनि सम्मान होस् र पुरस्कार मार्फत पत्रकारिता क्षेत्रको प्रबन्धनमा पनि योगदान पुगोस् भन्ने सोचेर कोष स्थापना गरेका हौ धनकला पुरस्कारको संरक्षक छोराहरू मित्र लीलाधर बुहारी सीता देवकी छोरी मनकुमारी र मन मण्डुका मण्डुप सापकोटा कोषको संस्थापकका रूपमा रहेका छन् नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल श्रेष्ठले अलग अलगै कार्यविधि बनाएर कोष पुरस्कारको सञ्चालन तथा व्यवस्थापन गरिने बताउनुभयो उहाँसँग यो सहित चारवटा पुरस्कारको छन् सबै पुरस्कार फरक फरक विधामा प्रदान गरिन्छ उहाँले भन्नुभयो पत्रकारितामा ऊर्जा ऊर्जाशील र फरक ढङ्गले काम गरिरहेका नयाँ पुस्ताका पत्रकारलाई उत्साह प्रोत्साहित गर्ने गरी यो पुरस्कार दिने सोच छ अध्यक्ष श्रीले पत्रकारिता पुरस्कार स्थापना गरेर खरेल परिवारले अनुकरणीय कार्य गरेको बताउनुभयो Música शिरबारी प्राथमिक विद्यालय गलकुट नगरपालिका वडा नम्बर सातमा अभिभावक भेला तथा पोसाक वितरण कार्यक्रम सम्पन्न भएको छ गलकुट नगरपालिका वडा नम्बर सातका वडा सदस्य लक्ष्मी नेपालीले शिक्षा आधारभूत आवश्यकता रहेको बताउनुभयो उहाँले शिक्षक विद्यार्थी र अभिभावक बीच त्रिकोणात्मक सम्बन्ध कायम गरी शिक्षामा जोड दिनुपर्ने बताउनुभयो कार्यक्रममा गलकुट नगरपालिकाबाट आर्थिक वर्ष दुई हजार छत्तर सतहत्तरमा एक लाख मध्ये बाइस हजारबाट विद्यार्थीलाई पोसाक वितरण गरिएको छ आर्थिक अवस्था कमजोर भएका चौबिसजना दलित बालबालिकालाई पोसाक वितरण गरिएको हो कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष छविलाल दर्जीको अध्यक्षता प्रधान कल्पना गौतमको स्वागत तथा शिक्षिका सुनिता गौतमको सञ्चालनमा सम्पन्न भएको थियो community lives livestock assistant CLA विषयवस्तु सामुदायिक सहायक तह एकको पैँसठी दिलिम दिने तालिम हिज आजबाट ताराखोला गाउँपालिका वडा नम्बर तिनको हरि माध्यमिक विद्यालयमा सञ्चालन भएको छ ताराखोला गाउँपालिकाको समन्वय तथा धौलागिर प्राविधिक शिक्षाले लेटे मोस्ताङको आयोजनामा तालिम सुरु भएको प्रशिक्षार्थी छम्बहादुर खत्रीले जानकारी दिनुभयो तालिममा धौलागिर प्राविधिक शिक्षाले लेटे मोस्ताङको कार्यक्रम संयोजक परदेव गौतमले प्रशिक्षण गर्नुभएको थियो काजबाट सुरु भएको तालिममा बिसजना प्रशिक्षार्थीको सहभागिता रहेको थियो कार्यक्रममा हरि माध्यमिक विद्यालयका प्राध्यापक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 प्रतिशत छुटमा टिकटको व्यवस्था टुरिस्ट र डिपेन्डेन्ट भिजाको लागि सहजीकरण गर्नुका साथै यहीबाट विदेशमा होटल बुकिङको व्यवस्था लगायतका थुप्रै सुविधाहरू दिइरहेको छ नि सेवाहरू USA Europe UK Canada Japan Australia China South Korea South Africa Hong Kong Bharat Dubai Malaysia लगायतका देशहरूको जुनसुकै स्थानमा जान र आउनका लागि बाह्र प्रतिशत छुटका साथ टिकटको व्यवस्था helicopter charter special holiday package राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सँगै होटल बुकिङ हवाई कारको मार्फत सामान ओसार पोसारको व्यवस्था डिपेन्डेन्ट तथा टुरिस्ट भिजाको लागि सहजीकरण गर्नुका साथै गाडी रिजर्भको पनि व्यवस्था छ टिकट बुकिङको लागि सम्पर्क नम्बर मोबाइल अन्ठानब्बे पाँच एघार अठार आठ सय त्रिसठी फोन शून्य एक चार दुई तिन तिन नौ शून्य पाँच Suresh Khatri managing director pangolin travels private limited Putali Sadak Kathmandu सस्तो सुलभ र सहज रूपमा अझै टिकट बुकिङ गरी फाइदा उठाउनुहोस् ए आइस त आइज आइज भित्रै आइज अँ आए ल हिँड्न ए एलसिडी फ्रिज भ्याकुम उफर अनि यस्तो राम्रो घडी पनि रहेछ अझ वासिङ मेसिन पनि आइज काठमाडौँबाटै मगाऊ होइन नि के को काठमाडौँबाट मगाउनु नि यही हटिया बजारमा रहेको एसबिआई इलेक्ट्रिक मार्टबाट ल्याएको नि त्यहाँ त कस्तो राम्रो राम्रो सामान पाइने रहेछ अनि होम डेलिभरीको पनि व्यवस्था रहेछ धेरै सजिलो भयो धेरै राम्रो छ नि है सामानहरू ए हो सेवाहरू हामी कहाँ सम्पूर्ण कम्पनीका मोबाइल घडी क्यामेरा ल्यापटप म्युजिकल सामग्रीहरू घरयासी सामग्रीहरू fridge washing machine blender rice cooker heater kettle fan microwave geyser vacuum cleaner iron लगायत सम्पूर्ण ब्रान्डका घरयासी सामग्रीहरू तोकिएकै मूल्यमा पाइनुका साथै मर्मत एवं होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्कका लागि फोन नम्बर शून्य अडसठी चार बाह्र शून्य सन्ताउन्न मोबाइल अन्ठानब्बे पाँच छिहत्तर तेइस एक सय सत्र अन्ठानब्बे चार सतहत्तर शून्य छपन्न बत्तिस SBI electric mini mart bank road Galkot नगरपालिका तिन हटिया बजार गलकोट बागलुङ गलकुट खबरमा छोतो व्यावसायिक विश्राम पछि फेरि खबरकै सिलसिला सङ्घीय संसद राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिको आयोजनामा बागलुङमा भौतिक पूर्वाधार तथा सुशासन सम्बन्धी एक दिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ सङ्घ प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू सम्मिलित सम्मिलित कार्यक्रममा प्रतिनिधि सभा सदस्यहरू राष्ट्रिय सभा सदस्यहरू प्रदेश सभा सदस्यहरू स्थानीय तहका प्रमुख उपप्रमुख जिल्लाका विभिन्न कार्यालय प्रमुखहरू नागरिक समाज र पत्रकारहरूको उपस्थिति रहेको थियो दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विभिन्न सातवटा निकायका प्रमुखहरूले कार्यपत्र प्रस्तुत गरेका थिए तीमध्ये जिल्लाको शान्ति सुरक्षा र सुशासनको अवस्थाबारे प्रमुख जिल्ला अधिकारी सुरेश नेउपाने र प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो डिभिजन वन कार्यालयले जिल्लाको वनको अवस्था रुखहरूको विवरण स्थानीय चुनौती भावी कार्य दिशा जिल्लामा जलवायु परिवर्तनको अवस्था कार्बन उत्सर्जन वन वनजङ्गलले गर्ने वातावरणीय असर र दिगो विकासको लक्ष्य कोष तथा लेखा नियन्त्रण कार्यालयले बेरोजगार प्रकार काम गर्ने र खर्च गर्ने तरिका तरिकाबारे आएका बारे चर्चा गरेका थिए अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका विभिन्न आचार्य लगायतले जिल्लामा भएका भ्रष्टाचार अनियमितता र सुशासनमा अपनाउनु पर्ने विधिबारे आफ्नो प्रस्तुति गर्नु भएको थियो जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले जिल्लाको पूर्वाधार विकासको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भ्रष्टाचार सम्बन्धी जनप्रतिनिधि तथा नागरिक समाज र पत्रकारहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न प्रश्नहरू गरेका थिए सभापति तारादेवी भट्टले तीनौटै सर तहका सरकारको सरकारहरूको विकासको मुद्दामा एक बुझाइ नहुन्जेल दिगो विकास सम्भव नहुने बताउनुभयो सदरमुकाम बागलुङ बजारमा ढल निकास गर्ने भन्दै बनाएको डिपिआर दुई पटक सच्याएपछि पनि अझै ठेक्का लगाइएको छैन झन्डै दुई वर्ष अघि बनाएको डिपिआर अझै सञ्चालनमा नआएको हो व्यवस्थित ढल निकासका लागि भन्दै बनाइएको डिपिआरको काम सुरु हुन नसक्दा बागलुङको सरसफाइ अभियान प्रभावित भएको छ सहकारी मार्फत फोहोर उठाउने काम गरिरहेको बागलुङ नगरपालिकाले व्यवस्थित ढल निकास बनाएर अर्ग्यानिक मल बनाउने लक्ष्य राखेको थियो डिपिआर अनुसार अनुसारको ठेक्का प्रक्रियामा जाने तयारी छ छिटै काम सुरु हुनेछ इन्जिनियर गौरव शर्माले भन्नुभयो भूगोल अनुसारको डिजाइन र लागत सुधार सुधारपछि मात्र यो कामले गति लिएको हो झन्डै एक अर्ब रुपियाँमा बागलुङको ढल निकास बन्ने उहाँले बताउनुभयो व्यवस्थित ढल विकास अभावमा नगरपालिकाले सङ्कलन गर्ने फोहोर काँड गण्डकी र काटेकोलाई छेउमा अव्यवस्थित रूपमा फाल्दै आएको छ यसरी फालिएको फोहोरले कालीगण्डकी करिडोर मध्यपहाडी लोकमार्ग र कालीगण्डकी नदी समेत प्रदूषणमा परेको छ दैनिक सय यात्रीले दुर्गन्ध बेहोर्न बाध्य छन् भने नदीको प्रदूषणले जलचरलाई समस्यामा पारेको अधिवक्ता राम शर्माले बताउनुभयो घर घरमा बनाइएका सेफ्टी ट्याङ्कीबाट निस्कने फोहोरलाई सफाईको नाउँमा खोला नदी र सार्वजनिक स्थानमा फाल्ने बागडुङमा बढी छ सेफ्टी ट्याङ्की सफाई भन्दै एक ट्रिप ट्र्याक्टरको बिसदेखि पच्चिस हजार रुपियाँ उपभोक्ताबाट लिएर सफाई कम्पनीले खोला छेउमा लगेर फाल्ने गरिरहेका छन् उक्त समस्याबाट बारे पटक पटक आवाज उठेपछि नगरपालिकाले तीन वर्ष अघि ढल निकासको योजना बनाएको थियो तर गुरु योजनालाई नि अझै कार्यान्वयनमा नलाएको हो मानवजन्य फोहोर व्यवस्थापन गर्न नसक्दा मानव स्वास्थ्यमा गम्भीर असर परेको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले बताउनुभयो फोहोरलाई दुर्गन्धकै रूपमा छालियो भने रोगको संक्रमण बढी हुन्छ गुरौले भन्नुभयो ढल निकास मार्फत अर्ग्यानिक मल उत्पादन भयो भने रोग लाग्ने र सर्ने खतरा कम हुन्छ सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत ढल व्यवस्थापनको काम गर्ने भनेको नगरपालिकाले समन्वय र सहकार्य भने गर्न नसकेको हो उक्त व्यवस्था अनुसारको काम भएमा सार्वजनिक स्थानमा ढल विसर्जन गर्ने काम रोकिएको थियो काठमाडौँको यस्तै इन्जिनियरिङ कन्सल्टेन्सी मार्फत डिपिआर निर्माण गरेको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो नगरको मुख्य बजार रहेको वडा नम्बर एक दुई तिन र चारमा ढल निकासको काम गरिने उहाँले बताउनुभयो गयो निकासका लागि व्यवस्थित ट्रिटमेन्ट प्लान्ट बनाइए बनाइने पौडेलले दावी गर्नुभयो ढललाई कम्तीमा पाँच वटा ट्रिटमेन्ट प्लान्ट मार्फत जैविक मलको रूपमा उत्पादन गरिनेछ उहाँले भन्नुभयो खोला र नदीमा पोहोर बग्ने क्रम रोकेर जैविक मल बनाउँदा उत्पादनमै लगाउन सकिन्छ जैविक मल बनाउँदा फस्फोरसको मात्रा बढाउन सकिने इन्जिनियरबाटै सुझाव आएकोले लगानीको खोजी भइरहेको उहाँको भनाइ छ संशोधित इस्तिमेत अनुसार ढल निर्माण गर्दा बजारको सबै सडकको कालोपत्र समेत गर्ने गरी लागत राखिएको छ अध्ययन अनुसार नगर क्षेत्रको पैँतिस हजार जनसङ्ख्याले लक्षित गरी गरेर पहिलो चरणको ढल निकास गरिन लागि हो त्यसका लागि दुई किलोमिटर मुख्य ढल र आठ किलोमिटर सडक शाखा ढल निर्माणको सर्वे गरिसकिएको हो डिपिआरको प्रारम्भिक प्रतिवेदनमा सरकारवालाले छलफल गरेपछि पुनः विस्तृत सर्वेक्षण गरेर डिपिआर बुझाउन सुझाव दिए अनुसारको संशोधन भएपछि टेन्डर प्रक्रियामा जान लागेको नगरपालिकाका योजना अनुगमन तथा प्रशासकीय अधिकृत युक्त प्रसाद सुवेदीले बताउनुभयो गत शैक्षिक सत्रमा सरस्वती प्राथमिक विद्यालयमा जम्मा पाँचजना विद्यार्थी भर्ना भए तीमध्ये पनि दुईजनाले पछि अर्को विद्यालय रोजे विद्यार्थी सङ्ख्या शून्यतिर झरेपछि विद्यालयको अस्तित्व नै सङ्कटमा पर्यो काठेकुला गाउँपालिका नम्बर सात यसै स्थित सो विद्यालय बन्द हुने स्थितिमा पुग्यो अर्को विद्यालयमा गाभिनु पर्ने भयो गाउँ छिमेकको विद्यालय हट्ने कुराले स्थानीय स्थानीयवासीको मन कुडियो अहि अघिल्लो पुस्ताको मेहनत र योगदान खेर जाने देखेर गाउँ निराशा बने दैलो स्कुलको विद्यालय नचलेपछि पढ्न तात जान बाध्य बालबालिकाको पीडाले सोय अभिभावकको पनि मर्का बोझे अझै पनि विद्यालय जोगाउन सकिन्छ कि भनेर स्थानीयवासी लागि परे विद्यालय बचाउने जोक्ति निकाले गाउँको सर्वपक्षीय भेला बस्य बन्दको मुखमा पुगेको विद्यालयले हाल हालमा जोगाउने जोगाउनेतिर भेलामा एकमत बन्यो विद्यालयको दिगो व्यवस्थापन र पढाइको गुणस्तर सुधारमा स्थानीयवासी कसिए जनप्रतिनिधि लगायत जनप्रतिनिधि लगायत सामाजिक अगुवाले स्थानीयवासीको प्रयासमा आर र धाडस दिए एक वर्षको अन्तरालमा अहिले विद्यालयको मुहार बदलिएको छ यसअघि कक्षा पाँचसम्म चलेको विद्यालयको स्तर घटाएर कक्षा तिनसम्म मात्र सञ्चालन गरिए पनि सुन्नेतिर ओह्रालो लागेको विद्यार्थी सङ्ख्या बढेर सडचालिस पुगेको छ विद्यार्थीले अङ्ग्रेजी माध्यममा पढ्न पाएका छन् विद्यालय बन्दै हुन आँटेको थियो विद्यार्थी नै नभएपछि नजाएर पनि अन्य विद्यालयसँग एकीकरण गर्नै पर्थ्यो प्रधान भीम थापाले भन्नुभयो समुदायको पहलमा विद्यालय जोगिएको छ अङ्ग्रेजी माध्यमसँगै विद्यालयले सिकाइ मैत्री वातावरण दिएपछि पढ्न अन्यत्र गएका बालबालिका पनि सोही विद्यालयमा पुनः फर्केका छन् अभिभावकको चाहना बुझेर विद्यालयको भौतिकसँगै शैक्षिक सुधारमा व्यवस्थापन समिति र शिक्षक खटिएका छन् विद्यालयको आर्थिक सङ्कट टार्न अभियान चलाइएको छ भने शैक्षिक र व्यवस्थापकीय सुधारका लागि शिक्षा समिति आर्थिक समिति लगायत क्रियाशील छन् विद्यालयले आर्थिक रूपमा उकास्न अभियान थालिएको आर्थिक संयोजक थम बहादुर थापाले बताउनुभयो विद्यालय सङ्कटमा फसेपछि स्थानीय साँकोला राता पहरा सामुदायिक वन उपभोक्ता समिति समूहले यही वर्ष दुई लाख रुपियाँ सहायता उपलब्ध गराएको थियो गाउँको विद्यालय समस्यामा परेपछि वनको बैठक राखेर तत्कालै दुई लाख रुपियाँ दिने निर्णय गर्यो समूहका अध्यक्ष नारायण प्रसाद शर्माले भन्नुभयो उहाँले व्यक्तिगत रूपमा समेत रु पचास हजारको अक्षय कोष विद्यालयमा राख्नु भएको छ यस्तै वडा अध्यक्ष प्रेम लामिछानेले पनि अक्षय कोषमा रु पच्चिस हजार सहयोग गर्नुभएको छ अहिले अक्षय कोषमा रु एक लाख पच्चिस हजार रु जम्मा भएको छ वडा गाउँपालिका मार्फत विद्यालयको भौतिक पूर्वाधार निर्माण र शैक्षिक क्रियाकलापमा सघाइने वडा अध्यक्ष लामिछानेले बताउनुभयो स्थानीयवासी नकसिएका भए विद्यालय रहने थिएन वडाकै अर्को परोपकार प्राथमिक विद्यालय पनि यसरी नै बन्द हुनबाट तर्फबाट जोगिएको छ उहाँले भन्नुभयो विद्यालयले विद्यार्थीले खाजा पोसाक उपलब्ध गराउने गरेको छ अभिभावकले आलोपालो गरेर विद्यालयमै आए खाजा व्यस्त आफै खोप बनाएर विद्यार्थीले खुवाउँछन् शिक्षा विकास तथा समन्वय एकाइ बागलुङका प्रमुख पुष्पराज उपाध्यायले विद्यालय सुधारमा समुदायको योगदान अपरिहार्य रहेको बताउनुभयो उहाँले विद्यार्थी घटेपछि एकीकरणको अभियान चलिरहेको बेला विद्यालय जोगाउन समुदायले गरेको अगुवाई प्रशंसनीय रहेको उहाँ उल्लेख गर्नुभयो शिक्षा बिग्रिए सबै बिग्रन्छ शिक्षाले जगैदेखि सुधार्नुपर्छ उहाँले भन्नुभयो ठुलो भवन कक्षा कोठा मात्र नभएर पनि नहुने रहेछ मुख्य कुरा विद्यालयमा सिकाइ मैत्री वातावरण छ छैन हेर्नुपर्छ विक्रमसम्म दुई हजार छ्यालिसमा स्थापना भएको सो विद्यालयमा दुई दरबन्दी एक राहत र चार निजी स्रोतका शिक्षक छन् दरबन्दी कम हुँदा विद्यालयले अतिरिक्त आर्थिक भार रहे रहेको छ खबर खबरसँगै साँझ सात बजेको गलकुट खबर अन्तमा छ अन्तमा शीर्ष खबर पुनः एकपटक नेपाल पत्रकार महासंघ बागलुङ शाखामा टिका धन क्रियाशील पत्रकारिता पुरस्कार स्थापना शिरबारे प्राथमिक विद्यालयमा चौबिसजना दलित बाल बालिकाले पोसाक वितरण ताराखोलामा विषयवस्तु सामुदायिक पशु सहायक तह एकको पैँसठी दिने तालिम आजबाट सुरु बागलुङमा पूर्वाधार तथा सुशासन सम्बन्धी एक दिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न र अझै हुन सकिन बागलुङ बजारको ढल निकास गाउँले बिउताएको काठेकोलाको सरस्वती प्राथमिक विद्यालय एनबिबिट खबरसँगै साँझ सात बजेको गलकुट खबरमा खबरक्रम सकियो समाचार कक्षबाट हामी सबै विदा भयो ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो कल्प सुन्दै गर्नुहोस् नमस्कार